तस्तै रहेछौ म भने वाक्य बसेको मान्छे जस्तो भएर उसका आँखाहरूमा छचल्किएको खुसी निहालिरहेको थिएँ फुलमतियाले दोकानलाई झटपट एउटा ठुलो जेब्रा झोलामा समेटेर छेउकी साथीलाई जिम्मा लगाइदिए अब मलाई डेरामा नलगी नछाड्ने भई बन्धन चुडिन बाँकी नै रहेछ मलुरु लुरु उसका पछि लागेको थिएँ केही बेरमै टिनले छाएको घर अगाडि पुग्यौं जम्मै सडक पेटीमै खुल्ने टिनकै ढोका उगारेर फुलमतियाले मलाई आग्रह गरी भित्र आउसानु बाबु आधी ढोका छेकेर पसारिएको खाटमा ठोकिएछु सिनेमा सुरु भइसकेपछि हलमा पसेको मान्छे झैँ एकछिनलाई म अन्धो बन्न पुगे साँगुरो कोठा निष्पट्ट थियो हेर न सस्तो कोठामा सरेको दिउँसै बत्ती बाल्नुपर्छ मैनबत्ती बाल्दै बोली ऊ मैनबत्तीको साँगुरो उज्यालोमा कोठाभित्रका जिनिसहरू बल्न ठम्म्याउन सकिने भए कोठामा बस्ने प्रयोजनको एकमात्र वस्तु अघिमा ठोकिएको सानो खाट थियो कुनाको एउटा लङ्गडो कुर्सी उसले देउतालाई दिएकी रहेछ जसमा आसन जमाएर बसेका फोटोका शिवजी मुस्काए जस्तो लाग्थे एकैछिनमा स्वयं स्वयं दम दिएर स्टोभ सल्काएकी फूलमतियाले सखर फिटेको फिक्का चिया दिए सानो बाबु तिमीलाई चिया मन पर्दैन स्टिलको गिलासमा त झनै मन पर्दैन भन्ने थाहा छ तर तिम्रो सत्कारका लागि अहिले यही मात्र छ मसँग उसका आँखाहरू डबडबाएका थिए हरे मेरा बारे यति मसिना कुरा पनि अझै याद छ यसलाई मलाई ऐठन हुन खोज्यो विजय दशमी दुई हजार सडसठी सालको शुभ उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी सुख समृद्धि एवं सुस्वास्थ्य तथा दीर्घायुका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं साथै दुबईको अति प्रतिष्ठित केएफसी कम्पनीबाट खाना बस्न सुविधा सहित बिस हजार माथि सेलेरीका साथ एक सय पचास जना टिम मेम्बर तथा क्लिनरको अर्जेन्ट माग भई आएको हुनाले यसको फाइनल अन्तर्वार्ता यही कार्तिक एघार र बाह्र गति यसै कार्यालयमा हुनेछ त्यस्तै दुबईको इभर सेन्डिङ इन्जिनियरिङ एलएलसीबाट बेसिक अठार हजार सेलेरीका साथ एक सय जना जनरल हेल्परको माग भई आएको हुनाले यसको फाइनल अन्तर्वार्ता यही कार्तिक पन्ध्र गते यसै कार्यालयमा हुनेछ त्यस्तै कतारको गल्फ हाउसिङ मिड म्याक टारमुर युबिएस इटालियन इलेक्ट्रोमेकानिक कम्पनीबाट इलेक्ट्रिसियन मेसन स्टिल फिक्सर तथा जनरल हेल्पर मलेसियाका विभिन्न कम्पनीबाट भित्री कामका लागि फ्याक्ट्री कामदारको अर्जेन्ट माग भइ आएको छ त्यस्तै गरी साउदी अरबको अल रसिद सिम एनसी सिम स्नान ग्रुपबाट खाना बस्न सुविधा सहित आकर्षक सेलरीका साथ अत्याधिक संख्यामा नेपाली कामदारको माग भइ आएको हुनाले जान चाहने इच्छुकले दसैँ पछाडि तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क अञ्जली ओभरसिज प्राली फोन शून्य तेइस पाँच त्रिचालिस शून्य छ्यात्तर पाँच एकचालिस नौ सय पचपन्न मोबाइल अन्ठानब्बे पाँच छब्बिस तिहत्तर तिन सय चौवन्न अन्ठानब्बे पाँच छब्बिस तिहत्तर शून्य शून्य चार प्रबन्ध निर्देशक भानु शिवाकोटी बजाज बाइक चढेर अफिसमा पुगे हाम्रो क्याबिन पाए नयाँ असिस्टेन्ट मैया ओफ्रे प्रमोसन बजाज हाम्रो गुड राम्रो गुड राम्रो का क्लास उपहार बम्पमा फोर्ट फ्री गो कार गुड लक राम्रो बजास, गुड लक राम्रो गुड लक राम्रो बजाज बाइक किनेसी आफ्नो भाग्य चम्केसी गुड लक राम्रो ए साइली यो रे समयको पछौरी विजय दशमीको शुभकामना सहित रमेश गुरुङ कर्माको प्रस्तुति विजय केरुङद्वारा निर्देशित आर्यन सिग्देलको एक्सनले भरिपूर्ण नेपाली कथानक चलचित्र बन्दी साथमा दिलीप रायमाझी र सुमन सिंहको बेजोड अभिनय यही असोज उन्तिस गतेदेखि चल्दैछ दमक चलचित्र मन्दिर दमकमा अवश्य हेर्नुहोस् चलचित्र बन्दी एडिबी सन् दुई हजार बाह्रका लागि फारम खुल्यो विगत वर्षहरूमा दमकमा नै सबैभन्दा धेरै इडिबी e पार्न सफल भानु फोटो स्टुडियोमा सन् दुई हजार बाह्रका लागि पनि इडिबी e फारम धमाधम भरिँदैछ चाँडै गर्नुहोस् अब केही दिन मात्रै बाँकी छ साथै यहाँ विजया दशमी शुभ दीपावली दुई हजार सडसठीको सु अवसरमा विशेष छुटका साथ मिक्सिङ एडिटिङ र भिडियो क्यामेरा सम्बन्धी तालिम दिँदैछ सम्पर्क भानु फोटो स्टुडियो दमकछो खनाल मार्केट माथिल्लो तला मोबाइल अन्ठानब्बे चार सत्ताइस नब्बे पाँच सय अठार र अन्ठानब्बे शून्य उनासी उनासाठी चार सय श्री दाबा तिम्रा बाजे बम चिज त बम होइन जिन्दगी झ्वाम सधैँभरि यस्तो बेगारी भएर जिन्दगी चल्छ के का बेगारी नि गोक्ते काजीका हाली बसिरहेको छुइनँ हली बसेर मात्रै हुन्छ सिप सिक्नु पर्दैन यो समयमा त सिप बिनाको मान्छे भने त सिङ बिनाको पशु जस्तै हुन्छ मलाई पशु भने कसले पशु भन्या छ तिमीलाई मैले त एनिमल पो भनिरहेको छु त एनिमल भने त ठिक छ पशु भने कि भएपछि मर्थिस् त ल तै भन्न त मैले कहाँ गएर के सिक्नु ब्राइट फ्युचर टेक्निकल इन्स्टिच्युट प्राली दमक झापामा driver electrician plumber mason welder carpenter अनि स्काफ होल्डर सम्बन्धी सिपमूलक तालिम दिइन्छ अरे क्या त्यहाँ हुर्को गइहाल त त्यहाँ सिप सिकेर के फाइदा हुन्छ त्यहाँ सिप सिक्नाले विदेशमा समेत रोजगारीको व्यवस्था हुन्छ अरे भोलि तिमी त्यहाँ सिप सिकेर सोच त स्वात्त विदेश गयो भने हाम्रो भविष्य कस्तो हुन्छ कुरा चाहिँ welcome to the good night के गरे है ए त्यहाँको कन्ट्याक्ट नम्बर कति हो जेरो तेइस पाँच बयासी आठ सय एघार र जेरो तेइस पाँच एकासी चार सय सतहत्तर प्रबन्ध निर्देशक चाहिँ लीला राज बान्छवा लीला राज बान्छवा मैले चिने मान्छे रहेछन् ल म अहिले गइहाले मर्छु कि क्या होइन ब्राइट फ्युचर टेक्निकल इन्स्टिच्युटमा सिप सिकेर मान्छे बन्छु कि क्या हो भन न नारायण नारायण नारायण प्रभुको जय होस् भन नारद पृथ्वी लोकको के खबर ल्यायो प्रभु अङ्ग्रेजी नजानेर भक्का भक स्कुल र क्याम्पसका विद्यार्थीहरू फेल भइरहेका छन् त्यति मात्र कहाँ जागिर अफिस र विदेश जानेहरूले धोका पाएर छटपटाइरहेका छन् प्रभु अनि भनिदिएनौ तुरन्त दमक दस बेलाङ्गी रोडमा भएको ब्रिटिस ल्याङ्ग्वेज एन्ड आइटी कलेजमा गएर तीन महिना ल्याङ्ग्वेज पढिहाल भनेर भने प्रभु अब सबै ब्रिटिस ल्याङ्ग्वेज नै जाने भए त्यति मात्र हो र त्यहाँ त पूर्वाञ्चलमै पहिलो पटक एक सयवटा भिडियो सिडीबाट स्पेसियल स्पोकन कक्षाहरू भइरहेका छन् पनि भनिदिए प्रभु स्याबास हे मनुष्य यदि तिमी दिउँसो सुत्छौ भने तिमी सुतेको होइन तिम्रो भविष्य सुतेको हो प्रभुको इच्छा रु चौबिस हजार बराबरको प्राविधिक कोर्स बेसिक डिप्लोमा र हार्डवेयर अब मात्र रु छ हजारमा सिकाइँदैछ British language and IT college Damak दस Beldangi road proprietor Dhanraj Subba Thume phone number शून्य तेइस पाँच बयासी तिन सय नौ विजया दशमीको पावन अवसरमा न्यू भिजन युवा क्लब प्रस्तुत गर्दछ साङ्गीतिक कार्यक्रम कलाकारहरू प्रकाश ओझा डम्बर नेपाली मेरो जीवनबाट जाने भइस जुना प्रसाई छान्यौ होला विल्सन विक्रम राई कति राम्री देखिए साडीमा तथा नवगाय राम सिवा स्टेज हिरो राजेश गतानीको साथमा मुख्य प्रायोजक पूर्वेली आवास कम्पनी पूर्वाञ्चल उच्च मावि गजरमुखी अटो सेन्टर सह प्रायोजक Trishakti transport Bhudev mineral food and beverage industries प्रायोजकहरू Om suppliers and traders Pathibhara चस्मा घर विकेन English boarding school Shiva Shakti jewellers Chhahari restaurant Shrestha माछा फ्राई दमक साउन्ड सिस्टम मोनिस्का enterprises lions main power DK मो मोबाइल स्थान पूर्वेली आवास कम्पनीको प्राङ्गण चिया दोकान दमकनौ झापा समय मध्याह बाह्र बजे मिति यही असोज तिस गते शनिबार आयोजक न्यू भिजन युवा क्लब दमकनौ झापा छालाका बिरामीहरूका लागि खुसीको खबर वरिष्ठ छाला यौन कुष्ठरोग तथा सौन्दर्य विशेषज्ञ doctor Rabindra Kumar Yadav MBBS MD national skin and cosmetology centre इन्डियाबाट प्रत्येक शनिबार बिहान दस बजेदेखि दमक फार्मेसी दमकमा आउँदै हुनुहुन्छ सेतो दुबी दाँत पोतो डन्डीफोर लगायत छाला सम्बन्धी सम्पूर्ण रोगको उपचारका लागि सम्पर्क गर्नुहोस् फोनबाट पनि अग्रिम नाम टिपाउन सक्नुहुनेछ सम्पर्क दमक फार्मेसी दमक एघार थाना रोड झापा फोन नम्बर शून्य तेइस पाँच बयासी दुई सय तिस पाँच बयासी दुई सय तिस पाँच एकासी शून्य छैसठी हिमालदेखि तराईको माटोमा सडक हुँदै घोडेटो बाटोमा सब स्थानीय परिवेश को संवाहक सप्तरंगी एफएम एक से एक दशमलव छ मेगा हर्ज दमक झापा कार्यक्रमको यो छोटो व्यावसायिक विश्रामपछि यहाँलाई फेरि पनि एकपटक स्वागत छ आज कार्यक्रम इन्द्रेणीमा म तपाईँलाई साहित्यकार कल्पना बान्तवाले लेख्नु भएको फूलमतिया शीर्षकको कथा सुनाइरहेको छु कल्पना बान्तवाको कथा फूलमतिया यसरी अगाडि बढ़िरहेको छ मेरी गाउँले बालसखी फुलमतीयाले म जन्मनु अघि नै केही भोटाहरू फटाइसकेकी थिए तर बालापनका साथ हुन्की कौतुकमय किशोर भएको सुकुमार दोस्ती मलाई उछिनेर गएको उसको उमेरले आत्मीयतामा कहिले कुनै बिब्ल्याटो पारेन मैले हाई स्कूल नछाडेसम्म हाम्रो निर्दोष मित्रता आकाश बेलिजै झाँगिरहेको थियो मेरो घर खोला खोलापारी थियो स्कूल र फुलमतीयाको घर खोलावारी सात कक्षा पढुन्जेल म हरेक बिहान हवाई चप्पल हातमा समाएर खोला तर्थे किताबहरू कमेजभित्र छातीमा सुरक्षित रहन्थे अनि बेग हानेर पुग्थे फुलमतीयाको घर आँगनको चुलो नजिकै बसेर झोल माछासँग बासी भात खाइरहेकी ऊ मलाई देखेर फिस्स हाँसिदिन्थे उत्तरमा केही भन्न नसकेर म पनि हाँसिदिन्थे फुर्सदमा हामी वन जंगल खेत खलिहान चहारी हिँड्थ्यौं माछा गंगटा पोलेर खान्थ्यौं धानका शिलासँग मुरै छाड्थ्यौं म आँखामा लालगिडी लुकाएर फूलमतियालाई जादु देखाउँथे ऊ ढुङ्गाले हानेर माछा ठहरै पार्थे अनि मतिर हेरेर अनुहारमा सुनगाभा फुलाउँथे आकाश बेलीको पहेँलो लहरा बटारेर म आफ्नो लागि चस्मा घडी र श्रीपेज अनि उसका निम्ति कुण्डल शिरफुल र माला बनाइदिन्थे जंगली आभूषण पहिरेर हामी रमाउँदै घर फिर्थ्यौं सात कक्षापछि फुलमतियाको पढ़ाई छुट्यो पाँच वर्ष कि छँदै बिहे कि ऊ अब गौना दौनाको कुरा मिल्न साथ पहिलोचोटि लोग्नेको घर जान्छे भन्ने गाईगुई गाईगुई चल्थ्यो मेरी आमा यदा कदा मलाई कराउनुहुन्थ्यो सानो बाबु तिमी अब ठूलो भइसक्यौ फुलमतियासँग लखर लखर डुलेर हिँड्ने होइन है भन्दैकी छु तर किन किन मलाई साथीमध्ये कि काली ब्यातली फुलमतिया नै मनपर्थी दिल खोलेर हाँस्ने दिल खोलेर रुने ऊ बाहिरभित्र एक ऐनासी थिए खुलेर माया गर्थे मलाई उसको सादापनका कारण म हुरुक्क थिएँ प्रति कहिलेकाहीँ दाईहरूसँग सिनेमा हेर्न साइकलमा डबल लोड बिरपुर पुग्थे घर फर्कदा फुलमतियालाई सिनेमाको कहानी सुनाउन आतुरी हुन्थ्यो आँखा झिम झिम पार्दै उपुरै कहानी सुन्थी अन्त्यमा बुझिस् त भनेर सोद्धा ट्वाल्ल पर्थे मरि काटे केही बुझेकी हुन्नथी खासमा उसलाई कहानी सानीमा कुनै रुचि थिएन तर मेरो मन राखिदिन पुरै अन्टसन्ट सुन्ने गर्थे म प्रतिका यस्तै झिना मसिना त्यागले मलाई उसको अझ नजिक खिच्थ्यो कसैलाई नबिजाउने सहारी सोझी थिए मेरी फुलमतिया एसएलजी पछि फुर्सदिलो भए पनि फुलमतियासँगको भेटघाट पातलिँदै थियो कहिलेकाहीँ बडो भलादमी पल्टेर उसको घरै पुग्दा कहिले माछाको पिरो चोखासँग मडुवाको रोटी खाइरहेकी हुन्थे त कहिले घरको बाहिरी भित्तामा टाउकामा जलखैको ढक्की बोकेर खेत हिँडेकी महिलाहरूका रङ्गीन नक्सा कोर्दै गरेकी भेटिन्थ्यो म उसलाई अझ बढी माया गर्न थाल्थे यौवन र उमेरभन्दा परको उप्रतिको मेरो त्यो प्रेमभाव साँचो मायाको प्रतीक थियो एसएलसीको परीक्षाफल आउने लाग्दा जीवनकै पहिलो प्रेम पत्र पठाए फुलमतियालाई तँलाई भेटिरहने मन हुन्छ पास भएर पढ्नलाई सहर गएँ भने त झनै भेट्न पाइँदैन कतै भेट गरौँ एकपटक फुलमतियाले जवाब पठाई जसलाई मैले सय टुक्रा पारेर माइला कार्कीको चिया दोकानको चुलोमा हुर्याइदिएँ अबेर रातसम्म त्यही बसेर मत्थर हुँदै खरानी बनेको आगोलाई निहालिरहे तर म भित्र धन्किएको ज्वाला कति पनि मत्थर भएन उसले लेखेकी थिए सानो बाबु तिमी मभन्दा धेरै बुझकी छौ यो प्रेम श्रेमको चक्करमा नफस दुलाहा चाँडै आएर मलाई लैजान्छन् अरे तिमीले धेरै पढेर गुणी मान्छे बन्नु छ तिमीलाई साथीभन्दा अर्को थोक ठानेकी छैन मैले मलाई थाहा थियो यो उसले मनैले लेखेकी हुँदै होइन तर पनि मेरो मन बकाइनोको मुनाजै पिटिक्कै भाँचियो मान्छेको मायाले कति फरक पर्दछ को रातमा पनि छ दियो विश्वासको नयन भरिको आँसुमा पानी नयन भरिको आँसुमा पानी बसेको हुन्छ तस्बिर त्यो हृदयभरिको चोटमा पानी लुकेको हुन्छ मायालु त्यो एउटा मान्छेको लाग दो संसार यो बिरती बिनाको हुँदो काती निरासेक्लो सम्झनायो एउटा मान्छेको माया देखाती फरक पर्दछ जिन्दगीमा विद्यार्थी भर्ना सम्बन्धी धमक टेक्निकल कलेजको सूचना दमक टेक्निकल कलेजमा BSc computer science and information technology BSc CS and IT bachelor of computer application BCA bachelor of business administration BBA का कोर्सहरूमा भर्नाको लागि फारम वितरण धमाधम भइरहेको छ बिएससी सिएस एन्ड आइटी को प्रवेश परीक्षा कार्तिक सत्र गते हुनेछ सम्पर्क दमक टेक्निकल कलेज दमक दस क्रिस्ट ब्याङ्कबाट उत्तर तर्फ फोन नम्बर शून्य तेइस पाँच चौरासी नौ सय पचास मोबाइल अन्ठानब्बे चार छब्बिस उनानब्बे नौ सय चौवन्न अन्ठानब्बे चार छब्बिस अडचालिस शून्य उनासी गेटवे टु ब्राइट फ्युचर मुनिको एउटै रोजाई दुर्गा मसला भएपछि त अरू किन खोज्ने kitchen king chicken masala Kashmiri मिर्च र मरिच पाउडर नेपालमा पहिलो पल्ट उत्पादन गरिएको चाउमिन मसालाका साथै दुर्गा ब्रान्डका प्रिमियम मसालाहरू खुल्यो खुल्यो खुल्यो तपाईँकै सहर दमक एघारमा रहेको जयश्री ब्युटी कलेक्सनमा ब्युटी पार्लरका सम्पूर्ण सामानहरू एकै ठाउँमा उपलब्ध छन् हाम्रा सेवाहरू ब्युटी पार्लरका लागि चाहिने facial bed cutting chair face steamer head steamer hair dryer hair iron सबै कम्पनीका स्ट्रेट क्रिम लगायत सम्पूर्ण कस्मेटिक सामानहरू पाइन्छ तपाईँ हामीलाई एकपटक सेवा गर्ने मौका दिनुहोस् तपाईँ आफै सन्तुष्ट हुनुहुनेछ सम्पर्क जयश्री ब्युटी कलेक्सन पशुपति मार्ग दमक एघार झापा फोन नम्बर शून्य तिस पाँच बयासी छ सय सत्तरी प्रोपराइटर प्रेम लिम्बू सन्तानब्बे चार छब्बिस शून्य अडसठी शून्य शून्य सुमन खत्री अन्ठानब्बे पाँच छब्बिस त्रिहत्तर पाँच सय सतहत्तर एलजी मोबाइल हुई अफर एलजी मोबाइल किन्नुहोस् र पाउनुहोस् पक्का सरप्राइज गिफ्ट र नगद उपहार हरेक दिन एकजनालाई एलजी एलसिडी टिभी र बम्परमा शानदार एलजी होम थिएटर दसैँ तिहारको बहार हरेक दिन एलजी एलसिडी टिभी उपहार एलजी मोबाइल हुई होइन यो बच्चा रोएर पनि हैरानै भइसक्यो भन्या के भएको होला यसलाई पनि नमस्कार है काकी होइन एक्लै बसेर के को गनगन गरिरहनु भयो नि नमस्कार नमस्कार ए मास्टर बाबु पो हेर्नुहोस् न मास्टर बाबु मेरो नानी रोएर पनि नै पारिसक्यो भन्या के गर्नु खै बच्चा बिरामी नभए त रुँदै रुँदैन बरु छिटै अस्पताल लानु नि खै बाबु अस्पताल पनि कहाँ लानु लानु त्यति टाढा के को टाढा अब त हाम्रै मधुमलामा मधुमला अस्पताल खुलेको छ नि त्यहाँ त डाक्टर माधव गौतम डाक्टर प्रेम पौडेल डाक्टर चन्दन शाहको दैनिक सेवा उपलब्ध छ नि फेरि चौबिसै घण्टा इमर्जेन्सी तथा प्याथोलोजी एक्सरे इसिजी सेवा प्रसुति जाँच तथा उपचार पनि गरिन्छ सम्पर्क मधुमल्ला हस्पिटल प्राली मधुमल्ला मोरङ मोबाइल सन्तानब्बे चार बिस शून्य शून्य आठ सय पाँच सूचना अनि सङ्गीतको साथी हो र सप्तरङ्गी एफएम के सारो जाति लखा एफएम सुन्न मन लाग्यो ए मेरा मामलक हजुर बाउ या या सप्तरङ्गी एफएम सुनाउन हौ सतरङ्गी एफएम सुनाउन हौ सही सूचना स्वस्थ मनोरञ्जन अनि सत्य समाचारका लागि स्थानीय परिवेशको संवाहक सप्तरंगी एफएम एक से एक दशमलव छ मेगा हज दमक झापा हजुर कार्यक्रमको यो छोटो अनि अन्तिम व्यावसायिक विश्रामपछि यहाँलाई फेरि पनि एकपटक स्वागत छ कार्यक्रम इन्द्रेणीमा र आज म कार्यक्रममा साहित्यकार कल्पना बान्तवाले लेख्नु भएको फूलमतिया शीर्षकको कथा तपाईँलाई सुनाइरहेको छु कथा यसरी अगाडि बढ़िरहेको छ पीडासँगै भाव बोकेर पढ्नलाई काठमाडौँ आएपछि मेरो मन विचार दृष्टिकोण रहनसहन सबका सब फेरिँदै गए फुलमतियाको सानो बाबु स्यान्डी हुँदै गयो मलाई कलेजका जिरो फिगरहरूले आकर्षित गर्न थालेका थिए तिनी सुन्दरीहरूका संगतमा रम्न थालेको मेरो मनले फुलमतियाको मायालाई भुलेर पनि सम्झदैनथ्यो चोट खाएको मलाई अलाप्न नसकेर बिचैमा छाडिएका बेसुरा सरगम जस्ता लाग्न थालेका थिए साँचा प्रेमका बातहरू कलेजको छुट्टीमा घर जाँदा फुलमतिया लुकेर हेर्थे मलाई म नदेखेजे गर्थे यसरी उसलाई सताउन पाउँदा मेरो मनले तुष्टि पाउँथ्यो दोस्रो वर्षको परीक्षा दिएर गाउँ जाँदा फुलमतिया झन्सारो न्यास्ट्रिएकी देखिन्थे एक दिन मेरो अघि परेर रुँदै भनी सानो बाबु बित्दै कसम म तिमीलाई माया गर्छु फुलमतिया त आफ्नै संसारमा रमा अब शहरमा मलाई अर्की केटी पर्खेर बसेकी छे त्यसो नभन यो संसारमा मेरो अर्को कोही छैन छिपिएकी मान्छे भएर केटाकेटी नभन तेरो लोग्ने आइहाल्छ नि उसलाई कहाँ हान्दा धेरै दुख्छ मलाई थाहा थियो दस वर्ष अघि त्यो अन्तिम भेटमा न्याउली रोए जस्तो फुलमतियाको जीव नै सिरिङ्ग पार्ने काँतर स्वरलाई लत्याएर हिँडेको थिएँ म काठमाडौँ फर्केपछि मेरो पुरानो दैनन्दिन शुरू भइहाल्यो सर्लक्क परेकी केटीहरूलाई बाइकमा राखेर हुँकिँदा सोलो डोलो ज्यानकी फुलमतियाको सम्झना आयो भने दिक्क लाग्थ्यो मलाई सोच्दै अब के गरिदियो कुन्नी त्यहाँ म छैन जसलाई उसले लोभी लोग्नेले मागेका दहेजका कुरा सुनाएर मनको भारी बिसाउन पाओस् त्यही गोबरका गोइठा बनाउदियो गिलो माटोमा धानको खखरी मिसाएर अन्नपात राख्ने कोठीहरू बनाउदियो सन्चीको चुरोट तान्दियो जाडोमा घुर ताप्दै मलाई सम्झेर रुँदियो सानो बाबु चिया सेलाइसक्यो खाऊ न फूलमतीयाले मलाई विगतबाट बिउजाई यसो हेरे पहिले जै मोटी खाइलाग्दी छैन ऊ उसको ओठमा फुलिरहने बाह्र मासे सयपत्री मुस्कान पनि सिनित्तै सोहोरिएको भान हुन्छ घुर्मैलो कोठामा बाहिरी चालढाल हेर्न सजिलो छैन तर उसले लुकाएको वेदना बुझ्नेको छाती उसैसँग चिरिन्छ अनि फूलमतिया खै त तिम्रो लोग्ने पहिलो पटक उसलाई तिमी भन्दा मलाई असजिलो लागेको थियो फूलमतिया अल्ली अल्ली रुन थाली कुनै समयमा उसका लागि संसार त्याग्न लालायत भएको म अहिले सान्त्वना दिन पनि सकिरहेको थिइनँ उसका पीडाहरू अनुभूत गरेर अधमरो बनेको म हुत्तिँदै कोठाबाट बाहिरिएँ मेरा अघिल्तिर अघिकै फुटपाथ तिर्सियो मलाई देखेर कि साथी बोली हजुर खै त फुलमतिया अँ आउँदैछ वर्षौंको संगतमा उसलाई आज जति खुसी कहिले देखेको थिइनँ मैले टाउको हल्लाएँ दुखिया रहेछ बिचरी बचपनमा बिहे भएको लोग्नेको घर जान मानिन्न छे आफूले दिल दिएको सानो बाबु भन्नेलाई खोज्दै काठमाडौँ आएकी बिचरीले गौशालामा उसलाई श्रीमती र ससाना नानीहरू लिएर हिँडेको देखिछे त्यस यता उ नरहेको कुनै दिन नै छैन हजुर मेरो हिक्का छुट्यो मान्छे हो मर्कै घरको मान्छे तिमी अर्कै घरको मान्छे कार्यक्रम इन्द्रणीमा मैले साहित्यकार कल्पना बान्तवाले लेख्नु भएको फूलमतिया शीर्षकको कथा तपाईँलाई सुनाइसकेको छु यो कथासँगै अब भने कार्यक्रम इन्द्रणीबाट मैले पनि विदा माग्ने समय हुन लागेको छ यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँप्रति हार्दिक आभार प्रकट गर्छु अनि प्रविधिमा साथ दिनुभयो प्राविधिक साथी तुलसीजीलाई धेरै धेरै धन्यवाद भन्दै कार्यक्रम इन्द्रणीबाट म गिरिराज पनि विदा हुन्छु हवस् त नमस्कार समाजले से थरी कुरा काटिदेला ओ समाजले से थरी कुरा काटिदेला आफूलाई पनि हो जस्तो लाग्ला आँसु पनि झरला